फुल भन्छ फुलेर हुन् जुन भन्छ चम्केर हुन् फुल भन्छ फुलेर हुन् जुन भन्छ चम्केर हुन् मन त भन्छ सबैसँग वाचून जेलेलाय वाचून जेलेलाय वाचून जेलेलाय वाचून जेलेलाय नदी भन्छ बगिरहँ सृष्टि भन्छ चलिरहँ नदी भन्छ बगिरहँ सृष्टि भन्छ चलिरहँ मन त भन्छ सबैसँग माया मोह राखिरहँ बाँचुन्जेलीलाई बाँचुन्जेलीलाई बाँचुन्जेली नपरोस् बच्चनले घोषण बरु ओर्सिएरै बस्छु बिझाउँदिन आँखाहरूमा बरु आफै उडिदिन्छु नपरोस् बच्चनले घोषण बरु ओर्सिएरै बस्छु बिझाउँदिन आँखाहरूमा बरु आफै उडी कसैको दुःखमा हाँस्दा कसलाई पो शान्ति मिल्छ सपना त सपना हो विपनीमा रिति हाल्छ विपनीमा रिति बाँचुन्जेलीलाई बाँचुन्जेलीलाई टुटेर जाने कसम न चिरिया खाना नपारोस् भरको लागि जिनो सहारा बन्न नपरोस् टुटेर जाने कसम र किरिया खाना नपरोस् छिनभरको लागि झिनो सहारा बन्न सुन्दर तारा कसले पोट मरे पछिको स्वर्ग कसले पो देख्या छ र कसले पो देख्या छ र बाचुन्जेलीलाई बाँचुन्जेलीलाई बाचुन्जेलीलाई बाँचुन्जे